तिम्रो म मर्छु यो हातिमी तिमी देऊ काखैमा तिम्रो म मर्छु यो मनले तिमीलाई नै रोजेको छ बिन्ते टाढे नान खोजा यो मनले तिमीलाई नै रोजेको छ त्यस्तै टाढे नान खोजा त्यो आँखामा तिम्रो डुबिसकेछु त्यो आँखामा तिम्रो डुबिसकेछु बिन्ती अरूलाई नरोज यो मनले तिमीलाई नै रोजेको छ बिन्ती टाढे नान खोजा शोधते मे मसँग धन सम्पते कति छ नशोधते मे मसँग धन सम्पते कति छ यी हात गोडा साधे नै छन् लाग्छ यही नै काफी छ यी हात गोडा साधे नै छन् लाग्छ यही नै काफी छ यो जिन्दगी तिमीलाई नै दिन्छु बिन्ते अरू केही नसोच यो जिन्दगी तिमीलाई नै दिन्छु बिन्ते अरू केही नसोच त्यो आँखामा तिम्रो डुबिसकेछु त्यो आँखामा तिम्रो डुबिसकेछु बिन्ती अरूलाई नरोज यो मनले तिमीलाई नै रोजेको छ बिन्ती टाढी नखोजा